यो हो नेपाली यौन घटना यो घटना चाहिँ इमाडोलको हो इमाडोलको एउटा घरको तल्लो फ्ल्याटमा जम्मा दुई कोठा मात्र भाडामा दिएको थियो साउले दुईवटा कोठामा चाहिँ चाउमिन बन्थ्यो दुईवटा कोठामा भाडामा बस्ने छुट्टा छुट्टै परिवारको मान्छे थियो मूल ढोका छेउको कोठामा न्युपाने थरको मान्छे बस्थ्यो अलि उताको कोठामा चाहिँ काभ्रेको तामाङ तामाङले बस्थ्यो न्युपाने परिवारमा तिनजना थियो बाउ छोरी र छोरा अर्थात् दिदी र भाइ आमा चाहिँ थिएन आमा मरिसकेको थियो उनीहरू सानै हुँदा मरिसकेको थियो बाउ चाहिँ ग्वारकोतिर फर्निचरमा काम गर्थ्यो तलबमा ऊ आठ बजीतिर नै हिँड्थ्यो र एकैचोटि साँझ छ बजीतिर आइपुग्थ्यो उता काभ्रेको तामाङ तामाङनी मात्र थियो तिनीहरू बुढाबुढीको एउटा पनि बच्चा थिएन उनीहरूले भर्खरै बिहे गरेको थियो बुढो चाहिँ घर बनाउने मिस्त्री थियो बुढी चाहिँ त्यहीँकै पानी फ्याक्ट्रीमा काम गर्थ्यो र तिनीहरू दुईजना मात्रै थियो त्यो न्युपानीको छोरीको नाम थियो दिप्सना दिप्सना त्यस्तै चौध पन्ध्र वर्ष पुग्दै थियो होला तर पनि उनको शरीर हेर्दा वैसले भरिँदै आएको झलक्कै देखिन्थ्यो भनौँ फुल फक्रदै रस भरिएर आउँदै गरेको जस्तो देखिन्थ्यो उसको शरीर स्थानहरू चाहिँ पुटुक्क पुटुक्क थियो कम्मर छिनेको अझ अम्रेला कुर्ता लगाउँदा त पुतली जस्तै देखिन्थ्यो अनि टी सर्टहरू लगाउँदा त उसको अगाडिको स्थान त हेर्दै छामुङ छामुङ छुङ छुङ जस्तो देखिन्थ्यो त्यो तामाङ केटाको बुढी थियो तर पनि दिपसनालाई देखेपछि यसलाई पाए त दसैँ मान्थे जस्तो भनेर चाहिँ मन मनै सोच्ने गर्थ्यो एउटै घरमा बसेको हुनाले एउटै टोइलेट एउटै धारा दिनरात ढोका छेउछाउ प्यासेजमा चाहिँ भेटघाट भइरहेको थियो त्यो दिप्सना तामाङको अथवा सबैको त्यो दुईवटा कोठामा बस्नेहरूको उमेरको हिसाबले दिप्सना र त्यो तामाङको उमेर लगभग डबलको फरक थियो होला तर मङ्गोल वर्णले गर्दा होला त्यो तामाङ खासै बुढो देखिँदैन थियो त्यसरी भेटघाट हुँदा तामाङले त्यो फुच्चीलाई पछाडिबाट कहिले घाँटीमा कहिले आङमा समात्ने औँलाले अलिकति घोचे जस्तो गरिदिने पानी तुरुक्क हालिदिने गर्थ्यो तर बोल्न चाहिँ दिपसनाले त्यो तामाङलाई बोलाउँदा चाहिँ अङ्कल नै भनेर बोल्थ्यो ऊ फुच्ची नै थियो त्यसो गरी पछाडिबाट ढ्याप मार्दा अँगालो के अरे औँलाले चस्च घोचिँदा ओर्दा त्यो फुच्ची निचिक हाँस्थ्यो हिँड्थ्यो रिसाउँदै हिँड्थ्यो बोलाउँदा बोल्थ्यो जिस्काउँदाखेरि जिस्कन्थ्यो यसो हुँदा हुँदा जब सोह्र पुगेर सत्र वर्ष उमेर पुगेको थियो दिप्सनाको त्यो बेलामा एसएलसी दिँदै थियो तर दिप्सना एसएलसी फेल भयो उसको बाउ त धेरै रुयो भन्थ्यो दुःखले पढाएको आमा नभएको टुरी छोराछोरीलाई भनेर त्यसपछि अब चाहिँ पढाउँदिन होस् भनेर बरु राम्रो केटा पायो भने बिहे गरिदिन्छु भनेर पढाउन छोडेको थियो र त्यो दिनभरि मोबाइल हेर्दै हाँस्दै बस्दै गर्थ्यो तामाङले त्यसरी छुँदा छुँदा कसैले नदेख्ने मौकामा अँगालो मारेर दिप्सनाको गर्दनतिर मही पनि खान थाल्यो तर पनि दिप्सना फुच्चीले प्रतिकार गर्दैन थियो रिसाउँदै हिँड्थ्यो निसिक्क हाँसेर हिँड्थ्यो बरु बरु कुतकुती लाए जस्तो जिउ मर्काएर बङ्गाएर हेरिकन बिस्तारै हिँड्थ्यो बाद छुनु आइरहेछ कि जसरी आङहरू मर्काएर त्यसरी मै खानु आएको छ कि जस्तरी हिँड्थ्यो तामाङको काम सधैँ अब मजदुरको काम हुँदैन थियो कहिले सामान नजाने कहिले के हुने तामाङको काम नहुने दिनमा त दिउँसै पनि यस्तो चल्थ्यो नत्र अरू बेला चाहिँ बेलुकी प्यासेजमा भेट हुँदा त्यो त्यसको कोठामा दिपसनाको कोठामा चाहिँ अलिक वाइफाई चल्दैन थियो त्यो बेला बाहिर निस्केर मोबाइल खेलिरहेको बेलामा त्यस्तो बेलामा चाहिँ यसरी तामाङले त्यस्तो मौका पार्थ्यो र छुइबस्थ्यो ढ्यापमा थियो उसको स्थान चाहिँ छु छुला छुला जस्तो गरेर हिँड्थ्यो हाताले यस्तो हुँदाहुँदै तामाङको मनोबल बढ्यो र भेट्ने बेलामा पछाडिबाट अँगालो हाल्दै बिस्तारै स्थान पनि च्याप्प समातिदिनु थाल्यो केटी रिसाउ रिसाउन छोड्या थियो रिसाउँदै हिँड्थ्यो यस्तो हुँदा हुँदा एक दिन तामाङले अँगालो हाल्दै दुई तिन पटक च्याप च्याप उसको स्थान चाहिँ समातेर हिँडिदिने गर्थ्यो नहेरी एक दिन चाहिँ तामाङ अलिक रक्सी खाएर आएको थियो त्यो दिन कामबाट श्रीमान श्रीमतीसँग बसेको मान्छेलाई फेरि त्यहाँ कसलेसँग गर्ने त्यो रात रक्सी खाएर आएको रात चाहिँ तामाङले टोइलेट जाँदा दिपसनालाई भेट्यो दिपसनाले यसो हेऱ्यो उसले पनि आँखामै हेऱ्यो आँखा यसो यसो गरेर चलायो घुमाएको तामाङले दिपसना पनि त्यसै गरेर र प्यासेजमा तामाङ टोयलेट जान खोजेको देखेर दिपसना आफ्नो कोठातिर लाग्यो त्यही बेला तामाङले दिपसनालाई टाइट पाइट लगाएको थियो त्यही बेलामा चाहिँ पाइट लगाएको तागमा हातले झ्याप्प हान्यो अनि तान्यो दिपसनाले पछाडि फर्केर हेऱ्यो तामाङले आँखाको इसारा र हातको इसाराले टोयलेटमा आऊ भन्यो र तामाङ टोयलेटभित्र छिर्यो र ढोका लगायो दिपसना कोठामा गयो दिपसनाले तामाङलाई अङ्कल नै भनेर बोलाउने गर्थ्यो तामाङले बोलाउनेसम्म आँट गर्यो तर जिस्काएर बोलाएर गएको थियो राति भयो दुवै कोठामा सबै खाना खाएर सुत्यो तर तामाङ चाहिँ राति लगभग दस साढे एघार दसदेखि साढे एघार बजीसम्म टोयलेट जाने गर्थ्यो यो कुरा सबैलाई थाहा थियो राति टोयलेट जाने त्यही तामाङ हो भनेर त्यही बेला कुरा त्यही बोलाएको इसारा गरेको रात तामाङ टोयलेट जाने बेलामा दिपसनाको कोठाको ढोका पनि खुल्यो तामाङ त्यहीँ रोक्यो तर त्यहाँबाट दिपसना निस्क्यो दिपसना आएपछि तामाङले राम्रै सोचेर पहिला तिमी जाऊ जस्तो इसारा गरे हातले जाऊ जाऊ भनेर दिपसना टोयलेटमा गयो तर टोयलेटको ढोका लगाएन र तामाङतिर यसो गरेर पछाडि प्यासेजतिर फर्केर ढोकाबाट हेऱ्यो त्यो पछि तामाङ अलिक नसामा थियो तामाङ पनि स्वाटै छिर्यो र ढोका तामाङले लगायो दुईजना मात्रै भयो टोयलेटमा तामाङलाई अलिअलि रक्सीको नसा भएको कारण त्यो माथि टोयलेटमा फुच्चीलाई भेट्टाएको अनि दिपसनालाई पछाडिबाट सिधै अँगालमा हाल्यो तामाङले र कसैको हातमा परेको टाइट परेको भर्खरको मुठीभरिको स्थान च्याप्प समात्यो र मसार्न थाल्यो दिपसना उत्तेजनाले हो कि डराले हो अलिअलि थरथर थरथर कापिरहेको थियो र मुटुको धड्कन पनि निकै ढुकढुक गरिरहेको थियो दिपसनाको आमाङले घाँटीतिरबाट पछाडिबाट अँगालो मारेर स्थान मसारेको त्यही भएर माथि घाँटीबाट चाहिँ घाँटीतिरबाट चाहिँ ब्राभित्रै दाहिने हात छिरायो त्यो बेला दिपसना मृग उफ्रे जस्तो फोत्रुकहरू गइरहेको थियो र पालै पालो दुईवटै स्तन मसार्यो स्तन च्याप च्याप्सम्म त दिपसना फोत्रुक थुप्रोको हुन्थ्यो अलिक त्यो कुदकुती लाएर कि जिउ जर्काउँथ्यो थरङ थरङ गर्थ्यो तिनीहरू दुइटै एक शब्द पनि बोलेको थिएन भर्खरको पोटिलो टाइट तिप्सनाको स्थान चार पाँच मिनट जति त तामाङले मसारिसकेपछि मसार्यो त्यसरी मसारिसकेपछि तामाङले दिप्सनाको त्यो बेला चाहिँ सुरुवाल लाएर आएर चाहिँ रेडिमेड इलास्टिक भएको सुरुवाल त्यो रेडिमेड इलास्टिकवाला सुरुवाल खुस्काइदियो दिप्सनाले पनि खुस्काउनु नदेला जस्तो गरेर अनि खुस्काइसकेपछि दिपसनाले आफ्नो युनि दुई हातले छोप्न थाल्यो छोप्यो दुई हातले छोपिरहेको थियो तामाङले आफ्नो लुगा खोलेर बिस्तारै दिपसना दिपसनाको हात हटायो भर्खर बाँदरे भुत्लाहरू अलिक कालो कालो हुन लागेको छपक्क आउँदै गरेको युनि टुक्क थियो र आफ्नो रन्केको लिङ्ग दिपसनाको युनिको मुखमा पुर्या कता कता हो कता हो जस्तो त्यो सानो योनि टुपुक्क परेको योनिमा पुऱ्यायो दिपसँग कुदकुती लाएर होला अलिक कुसुक कुसुक गरेको थियो न छिराओस् भनेर कि कुदकुती लागेको न त के भएर हो उसले चाक हल्लाएर यताउता गरिरहेको थियो अनि कुसकुस कुसु कुसु चल्दै थियो अनि सुहाँ सुहाँ गरेर सास पनि फेर्दै थियो तामाङको लिङ्गको टुप्पोले आधा योनि त दिप्सनाको युनिट ढाक्थ्यो यस्तै यसरी ठाडे राखेको दिप्सनालाई दिप्सनाको चाकमा चाहिँ तामाङले च्याप्प समातेर तानेर लिङ्गले बेसरी धक्का मार्यो दिप्सना एकपटक खुब खुम्ब्रिक्कै भयो र बिस्तारै आइ भन्यो त्यसपछि आफ्नो छातीमा टाँसेर एउटा खुट्टा अलिक उचालेर चाहिँ तामाङले स्वम योनिमा लिङ्ग घुसार्न थाल्यो दिप्सना पनि केही छिनपछिबाट आनन्द मान्न थाल्यो उसको कन्या जाली नै च्यातिसक्यो अरे केही ब्लड पनि आयो त्यो रात दुईपटक तामाङले प्याज नङ्ग्याए जसरी त्यो फुच्चीलाई नङ्ग्याएर यौन सम्पर्क गरे त्यसपछि जु दुवैजना चालमारेर कोठामा गएर सुत्यो त्यसपछि त तामाङको काम नचल्ने बेलामा दिउँसै आफ्नै कोठामा कहिले दिप्सनाई कोठामा गएर मजाले यौन सम्पर्क गर्न थाल्यो त्यति कलिलो केटी पाएको तामाङले गर्नुसम्म मोज पऱ्यो अनि नभएदेखि बेला बेलामा दिउँसै आँखाको इसाराले चाकमा प्याट दिन्थ्यो आँखाको इसाराले भरे है भन्थ्यो दिप्सना पनि ल भनेर टाउको लाउँथ्यो अनि राति जब यताको ढोका खोल्यो कि उताको पनि खुल्थ्यो र बिस्तारै दुइटै एउटै टोइलेटमा छिर्थ्यो र फेरि पनि त्यही काण्ड दोहोऱ्याउँथ्यो मजाले यौन सम्पर्क गर्थ्यो गर्थ्यो अनि चाल मार्दै बिरालोको चालमा आएर कोठाभित्र पस्थ्यो सुत्थ्यो न तामाङको श्रीमतीले थाहा पाउँथ्यो न त दिप्सनाको बाउले कहिलेकाहीँ चाहिँ दिप्सना भन्थ्यो अङ्कल अलि बिस्तारै गर्नु है हिजो अस्ति त कसरी घोटेछ तपाईँले पिसाब फेर्दा पोलेर झन्डै मरेको यसरी भन्ने गर्थ्यो हस् त आजलाई यति नै आजको यो कथा यो घटना कस्तो लाग्यो सभ्य र सत्य घटनाको लागि यो च्यानललाई सब्सक्राइब गर्नुहोला र यो घटना कस्तो लाग्यो कमेन्टमा लेख्नुहोस् है फेरि पनि अर्को घटनामा लिएर आउने नै छु भन्दै आजलाई बिदा चाहन्छु धन्यवाद